हाम्रा पिता यहोवा तपाईँ प्रार्थना सधैँ सुन्ने बाचा आफ्नो सम्झेर सधैँ त्यसलाई पुरा गर्ने पतनको दिनमा बाँचिरहेछौँ तिम्रै दयामा अनुग्र तिम्रो नभएसम्म रहनौ जगतमा यो बाजो संसार मरुभूमि तुल्य निराशी हृदयमा जीवनको पानी लगातार बगोस् यो रुखो दिलैमा हाम्रा भिता यहोवा तपाईँ प्रार्थना सधैँ सुन्ने बाचा आफ्नो सम्झेर सधैँ त्यसलाई पुरा गणे जङ्गलमा बाटो बनाइकन प्रजालाई हिँड्न दिने पुकार हाम्रो सुन्नुहोस् पिता महिमा तिम्रै हुने तपाईँको प्रजा पुकार गर्छौ प्रार्थना हो तपाईँकै पुत्र यशुवाको रूपमा हो पिता यहोवा तपाईँ प्रार्थना सधैँ सुन्ने बाचा आफ्नो सम्झेर सधैँ त्यसलाई पुरा गर्ने हाम्रा पिता यहोवा तपाईँ